माधव कुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने सत्र जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् आगामी आर्थिक वर्षको बजेट आज आउने भएको छ आज प्रान्न चार बजे अर्थमन्त्री डाक्टर रामशरण महतले व्यवस्थापिका संसदमा बजेट पेश गर्नुहुनेछ राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि पाँच खर्ब छ्यानब्बे अर्ब रुपियाँको सीमा दिए पनि बजेटको आकार सीमाभन्दा झण्डै पन्ध्र अर्ब बढ्ने भएको छ यो वर्षको बजेटमा हुने बचत राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बढ्ने सम्भावनाका कारण स्रोत बढेकाले बजेटको आकार छ खर्ब दस अर्ब भन्दा माथि जान जाने देखिएको अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो सभासदले सिधै खर्च गर्न पाउनुपर्ने गरी पाँच करोड मागेपछि लामो समय छलफलमा रहेको अर्थ मन्त्रालयले सभा सभासदको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ सभासदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पाँच करोड जाने व्यवस्था मिलाइएको सचिव भूषालले जानकारी दिनुभयो त्यसको खर्च भने सभासदले सिधै नगरी सरकारी निकायले गर्नेछन् तर योजना निर्माण र अनुगमनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सभासदको समजगत्वमा जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने व्यवस्था बजेटमा गर्न लागेको सचिव भूषालले बताउनुभयो यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिस भएर आएका योजनाले पनि बजेट पाउने भएकाले बीचको बाटो खोजिएको उहाँले बताउनुभयो सभासदले प्रत्यक्ष खर्च गर्ने गरी यसअघिदेखि पाउँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको दस लाख रुपियाँलाई यसपटक पनि निरन्तरता दिइनेछ यस्तै बजेटले कृषि जलविद्युत पर्यटन लगायतलाई लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ कृषि व्यवसायमा लाग्न चाहने विदेशबाट फर्केका युवालाई प्रोत्साहित गर्न सहुलियतपूर्ण ऋण तथा अनुदानको समेत व्यवस्था गर्ने अर्थ सचिव भूषालले बताउनुभयो प्रधानमन्त्री सुशील कोइरलाको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको छ आठ दिन लगाएर गरिएका पाँचवटा रेडियो रेडियोथेरापी पछि एक्सरे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घटेको पाइएको छ प्रधानमन्त्रीसँगै रहेका डाक्टर कवीरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त भएको छ उपचार सिद्धिए पनि संक्रमणबाट बच्न प्रधानमन्त्रीलाई कम्तीमा एक साता न्युयोर्कमै राखिनेछ दौडधुप भेटघाट एवं व्यस्तताले काठमाडौँमा संक्रमण हुने डरले केही दिन अमेरिकामा आराम गर्न गरे गरेर स्वदेश फिर्ता हुने तयारी छ रेडियोथेरापीपछि प्रधानमन्त्रीको खोकी निकै घटेको ज्वरो र श्वास प्रश्वासको समस्या पनि नदेखिएको चिकित्सक योगीले जानकारी दिनुभयो आदिकवि भानुभक्त आचार्यको दुई सय एकौँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा काठमाडौँ पोखरा लगायतका देशका विभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् सरकारले आदिकवि भानुभक्त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 आजको अधिकतम तापक्रम छत्तिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम रिसोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इराकको राजधानी बगदादको पूर्वी क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा जनाको मृत्यु भएको छ दुईवटा छुट्टा छुट्टै भवनमा गरेको सो आक्रमणमा मृत्यु हुनेमा बीस महिला रहेका अधिकारीहरूले जनाएका छन् आक्रमणको कारण खुल्न नसकेको बगदाद प्रहरीले जनाएको छ घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन आक्रमण गरिएको सो भवनहरूमा वेश्यावृद्धि हुने गरेको आशंका गरिएको छ स्थानीयहरूले सिया विद्रोहीहरूले आक्रमण गरेको बताएका छन् उता राष्ट्रसङ्घीय सुरक्षा परिषदले गाजापट्टीमा युद्धविराम गर्न इजरायल र प्यालेस्ताइनलाई आग्रह गरेको छ सुरक्षा परिषदका पन्ध्र राष्ट्रहरूले सो क्षेत्रमा तनाव कम गरी शान्ति बहाली गर्न दुवै पक्षलाई वार्तामा बस्न भनेको छ इजरायली हमलामा गाजा क्षेत्रमा मर्नेको संख्या बढ्दै गएपछि सुरक्षा परिषदले पहिलो पटक यस्तो आग्रह गरेको हो पाँच दिन यताको हमलामा मर्नेको संख्या एक सय छप्पन्न पुगिसकेको छ खेल समाचार विश्वकप फुटबल दुई हजार चौधको उपाधिका लागि आज राति जर्मनी र अर्जेन्टिना बीच खेल हुँदैछ यी दुई टिम बीचको खेल ब्राजिलको रियो द जेनेरिएको मराकाना स्टेडियममा नेपाली समनस राति पाउने एक बजे हुनेछ विश्वकपको उपाधि नजिक पुग्ने क्रममा जर्मनीले सेमी फाइनलमा आयोजक ब्राजिललाई सात एकको फ्राकिलो अन्तरले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ट्राइबेकरमा चार दुईले हराएको थियो यो विश्वकप जर्मनीले जितेमा ऊ दक्षिण कोरियामा विश्वकप उपाधि उचाल्ने पहिलो युरोपेली टिम हुनेछ विश्वकपको अहिलेसम्मको उन्नाइस संस्करण मध्ये युरोपले दस पटक र दक्षिण अमेरिकाले नौ पटक जितेका छन् यसपटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ जर्मनीले सन् उन्नाइस सय चौवन्न उन्नाइस सय चौरात्तर र उन्नाइस सय नब्बे गरी तीन पटक र अर्जेन्टिनाले सन् उन्नाइस सय अठहत्तर र उन्नाइस सय छयासीमा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ यी दुई टिम बीच विश्वकप फुटबलको फाइनलमा हुन लागेको यो तेस्रो भेट हो सन् उन्नाइस सय छयासीमा अर्जेन्टिनाले जर्मनीलाई हराएर उपाधि जितेको थियो भने सन् उन्नाइस सय नब्बेमा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो यसअघि सन् दुई हजार दसको क्वार्टर फाइनलमा यी दुई बीच भएको खेलमा जर्मनी चार शून्यले विजयी भएको थियो यसैबीच साँझ बिहान भएको विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ आयोजक ब्राजिललाई तीन शून्य गोलन्तरले हराउँदै नेदरल्यान्ड्स तेस्रो स्थानमा हासिल गर्न सफल भएको हो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी बेलुकासम्म पदाधिकारीको नतिजा आउने सम्भावना आगामी आर्थिक वर्षको बजेट आज आउने छ खर्ब दस भन्दा बढीको बजेट आउने कृषि जलविद्युत पर्यटनलाई प्राथमिकता इराकमा बन्दुकधारीको आक्रमणमा परि उनातिस जनाको मृत्यु गाजापट्टिमा विराम गर्न इजरायल र प्यालेस्टाइनलाई सुरक्षा परिषदको आग्रह र विश्वकप फुटबल दुई हजार चौधको उपाधिका लागि आज राति अर्जेन्टिना र जर्मनी भेट्दै आयोजक ब्राजिललाई हराउँदै नेदरल्यान्ड्स तेस्रो स्थानमा अवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज कनाल आज्ञा चाहन्छु नमस्कार जय गलेश्वर